बजारमा अहिले आलुको बिउ किन्न कृषकहरूको भिड लागेको छ आलु रोप्ने समय भएकोले अहिले बजारमा आलुको बिउ धमाधम बिक्री भइरहेको छ असोजदेखि कार्तिक महिनासम्म आलु रोप्ने उचित समय भएकोले यतिखेर आलुको मूल्यमा दिन प्रतिदिन वृद्धि भइरहेको छ पहिला बिस बाइस रुपियाँ प्रति किलो किन्ने गरेको आलु अहिले रोप्ने समयमा चालिस रुपियाँ प्रति किलो किन्नु पर्दा कृषकहरू मर्कामा परेका छन् अहिले बजारमा आलु व्यापारीहरूले खाने आलुलाई पनि बिउको आलु भनेर चालिस रुपियाँ प्रति किलो बेचिरहेको आलुको बिउ किन्न आउनु भएको जमुनापुर पाँच जुट पानीका कृषक रामप्रसाद पाण्डेले बताउनुभयो भयो आलु रोप्ने सिजनमा दिन प्रतिदिन आलुको मूल्यमा वृद्धि हुँदा कृषकहरू मर्खामा परेको गुनासो गरिरहेको रहेका छन् भने अर्कोतिर आलु व्यापारीहरूले पनि भैरहवाबाट आलु खरिद गरेर ल्याउँदा आफैलाई महँगो पर्ने गरेको बताएका छन् भैरहवाबाट अहिले आलुको बिउ ल्याउँदा अठाइस रुपियाँ प्रति किलो पर्छ र कृषकहरूलाई बेच्दा चालिस रुपियाँ प्रति किलो बेच्नुपर्ने हुन्छ रत्नगर दुई टाढीका आलु व्यापारी कृष्ण मुरारीले बताउनुभयो पहिला बिस बाइस रुपियाँमा पाइने आलु अहिले आएर चालिस रुपियाँमा कृषकहरूलाई बिक्री गरिरहेका छन् पोहोर सालको तुलनामा यसपालि लाल गुलाब तिस रुपियाँ किलो एमएस चालिस रुपियाँ किलो र कार्डिनल चालिस रुपियाँमा बेचिरहेको छ त्यसैले पोहोर सालको तुलनामा यसपालि आलुको मूल्यमा वृद्धि भएको आलु व्यापारी कृष्ण मुरारीको भनाइ छ आलु लाल गुलाब तपाईँले तिस रुपियाँ किलो छ एमएस चालिस रुपियाँ किलो कार्डिनल पनि हुन्छ अडतिस चालिस भैरवेमा अहिले नयाँ लट आलु अहिलेको आलु आउने अडतिस रुपियाँ भैरवेमा छाने आलु पहिला बाइसमा आउँथ्यो अहिले अडतिसमा आइरहेको छ छत्तिस अडतिसमा अनि यहाँको बिक्री चालिस रुपियाँ पहिला बिस बाइसमा आउँथ्यो पच्चिस रुपियाँ बिक्थ्यो पोहोरको तुलनामा अहिले बजारमा टिपिएस कार्डिनल जनकदेव एमएस बयालिस डेजिरे इत्यादि प्रजातिका बिउहरू पाइन्छ सबैभन्दा धेरै उत्पादन टिपिएस जातका बिउले दिने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ आलु रोप्दा बढी पानी नजम्ने बढी चिसो नहुने जमिन आलु खेतीको लागि उचित हुने जिल्ला कृषि विकास कार्यालय भरतपुरका बागवानी अधिकृत निलकण्ठ पौडेलले बताउनुहुन्छ जमिनमा चाहिँ भएन पानी नजम्ने जमिनमा चाहिँ नि जहाँ रोपे पनि हुन्छ तर अहिले खेतमा रोप्नेहरूको चाहिँ कम दिए भयो पाखो बारीमा रोप्नेहरू तपाईँहरूले दिनुपर्ने हुन्छ किनभने उक्का हुन्छ अनि त्यो तिन चार पटक सिँचाइ गर्नुपर्ने हुन्छ पाखोमा चाहिँ जिल्ला कृषि विकास कार्यालय भरतपुरले चितवन जिल्लाका विभिन्न सेवा केन्द्रमा आलुको बिउ तीन टन अनुदान स्वरूप दिएका छन् गुन्जानगर सेवा केन्द्र पूर्वी चितवन खैरहनी तथा माडी सेवा केन्द्र लगायत विभिन्न क्षेत्रका सेवा केन्द्रमा तीन लाख बराबरको आलु अनुदान दिँदा पनि सबै क्षेत्रका कृषकहरूले अझ पनि राम्रो आलुको बिउ पाउन नसकेको गुनासो गरेका छन् कृषि विकास कार्यालयले कृषकहरूलाई पर्याप्त मात्रा मात्रामा आलुको बिउ सुफद मूल्यमा उपलब्ध गराउन नसक्दा कृषकहरू समस्यामा परेका छन् आलु रोप्ने सिजनमा कृषकहरू अत्याधिक महँगो मूल्यमा आलुको बिउ किनेर रोप्ने र आलु सिजनमा व्यापारीहरूलाई बेच्दा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता छ किन्दा महँगोमा किन्ने र बेच्दा सस्तो मूल्यमा बेच्नु पर्दा जहिले पनि कृषकहरू मर्कामा पर्ने गरेका छन् त्यसैले कृषकहरूको समस्यालाई बुझेर सरकार लगायत जिल्ला कृषि विकास कार्यालयले पनि उचित मूल्यमा राम्रो बिउ उपलब्ध गराउन लगाउन सके कृषकहरू पनि राम्रो उत्पादन गर्न सक्थे